नेपाल भाषा या छगु नुगु ज्याझो रेडियो उपत्यका चेनस फुतिखु मेगा हर्जे ज्याझो लख तलाक चिपिन थाबाय बसिका चिपिन थासे वया चिपिन सले नाप थरे यो पिन्ड मिने देसा फेगु छगु नो कठाय ज्याझो जि बिगिन चिपिन ह्याले डाउगेगु जि हरेक शनिबार निनेसिया पेटा इनिसे न्याटा इ तक निनेगु दिमते ज्याझो लख तलाक तिलकों का घना शहरनी से गाया साथे कवैगो नुगया खदको नेपाल पामिया सिगो रेडियो उपति जोजुलोपा जोजुलोपा जोजुलोपा समुदाय नीति सञ्चार रेडियो उपत्यका सेना सभापतिको मेघार नियन्त्रण डिपि सक्ला सक्ला अनि बपिङ भाजु मेजु पिन्ट डुनुकुल निसिन लस्कु सेना चुनको जुल ठुकु ज्याजो लकट छ लकट लक ज्याजो सिक्पिन्छ हरेक शनिबार हिने सेपेटा इया बुख लिपा हाना छक्काले सकाया हरेक बुधबार हिने सेपेटा इया बुख लिपा जिबि बिगेन टुला आदरलिसे निनाबाई टी दिगु ज्याजो खट ज्याजो लकट लक लक लक ज्याजो ढासा टासिक सिहे जुल जि विभिन्न ठासे लकट लका विभिन्न ठापा गतिविधि विभिन्न संघ संस्था लका उगु संगसंग मसिका नापा समाज बोलन चंगु ठिठी गडिबले न गघाना हुनेको झोले ठौन छको बिस्क कठाया ज्याजो अथवा बिस्क कठाया संस्था लक्न लका उगु संस्था मसिका बिगु आजुका सिकपिन घने वइ चुनगु जुल वंगु शनिबार नेपाल राष्ट्रिय खड्की समाज या निकगु खुशी राष्ट्रिय अधिवेशन को चाको जुल अवश्य न नेपाल खड्की समाज दोस्रो अधिवेशन को चाको जुल व अधिवेशन ठौ जानकारी नाप नेपाल खड्की समाज मसिका अले खड्की समाज चासटा खड्की सेवा समिति न झिगु न्ह्याने वइ रु तो न्युगु ख न्युगु समिति न्युगु समाज गु कुठ वइ चंग ख केतल जात खड्की जात तर समिति समाज न्युगु कुठ न्युगु धारे वइ रु टक्सु कले रहेको ख सल बेकि नीति न ठौ या ज्याजो लक्टला कछको पुनि धेगु आशा भुलेसन जी काइ छन अब सिन ज्याजु निमि ज्याजो शुभारम्भ या पाके हुने छप निपिसुंगु अले लोक वहाको मे अलि मे सकला नेपाल राष्ट्रिय खड्गी समाज या डुजा पिन्ट वेकअप निसा गु दोस्रो अधिवेशन वेकअप सफलता सफलतापूर्वक वेकअप मिन्स झ्याका डिल तो अधिवेशन नाप्न पहे खड्गी समाज यु याना चंगु जख बालक क मा रहेको काम नै यान्छु नगु जुल तो काम नै यासे तो मे वेकअप डे देसन छु नगु जुल क्या जु खुशी जी न्यासी पहा गथे वो या बिलथे मिलती मिलती मिलती मिलती या रंग जी गथे जाया बिलथे खुशी जिया न्यासी पहा गथे वो या बिलथे खुशी जिया न्यासी पहा गथे वो नको चुमिन मस्युजित सुन जक मछा इला बिलथे मस्युजित सुन जक मछा इला बिलथे सुगो लोगो हागु मेरो गाहना जका छिमे लस्को सेना सुनको जुल ज्याजो लकट लकस जिखा छ पिन्जे यहाँका मे बिगेन जुल आदर अले ज्याजो लकट लकले ठौ छ नेपाल राष्ट्र खड्की समाज या गु मुंगु शनिबार वेक अप छ निको खुसी राष्ट्रिय अधिवेशन चागु जुल व अधिवेशन या छपटी जानकारी दिसे खड्की समाज मसिका नाप खड्की सेवा समिति ढकाना लुगु समिति उ कोठाया समिति ने हन वचो उ समिति ना अपना अपना स्वागत छपटी जानकारी छ बिगु आजुका या ठौ ज्याजो लकट लकस जिक पनि हने वैठन जुल अब न ठौँ ज्याजुले झिज पाँक ठ बनाइटेको जुल नेपाल राष्ट्रिय खड्की समाजया या अध्यक्ष मानबहादुर खड्की अथे केन्द्रीय सदस्य दिलीप साई वेकअप ने बुन्टेको जुल ठुकुर ल्याख झिस ज्याजोले मानबहादुर खड्की नापर आशा झिस नेपाल भाषामा खमल आसे गैर भाषामा खलाएको जी वेक इलामे चुनाटीको ल्याख न वेक नेपाल भाषा म जुल तो छा म रह्यो जानकारी झिस वेक न पहेकाको जी वेक न गैर भाषा अले दिलीप साई नापर आशा नेपाल भाषा झिस खलाम परेको जी छिक्पि निमेष ज्याजोसँग लस्कु सेना चुना शुभ स्वागत गरेँ तपाईँलाई पनि कार्यक्रम लकडाउन लाकम धन्यवाद अवश्य पनि गएको शनिबार नेपाल आस्था खड्के समाजको चाहिँ दोस्रो अधिवेशन सकिएको पनि भयो सबैभन्दा पहिला नेपाल आस्था खड्के समाजको परिचय चाहिँ अध्यक्षजीबाट पाउँ यो नेपाल राष्ट्रिय खड्गी समाज दुई हजार एकहत्तर सालमा स्थापना भएको हो स्थापना भएको र यसले चाहिँ अहिलेसम्ममा तिन वर्ष साढे तिन वर्षको अवधिमा हामीले जे जति कामहरू गरेका छौँ यो धेरै नै उपलब्धिमूलक भएको छ हाम्रो नेपाल राष्ट्रिय खडिक समाजको पहलमा हाम्रो जातिलाई चाहिँ राजनीतिक क्षेत्रमा कुनै पनि टिकट नपाउने अनि समावेशी पनि नगर्ने यस्तो खालको परम्परा थियो यद्यपि हाम्रो लगभग चार लाख जति खडीहरू छन् नेपालभरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भए तापनि एउटा के भने पाँच हजार जति जनसङ्ख्या भएको चेपाङ जातिको प्रतिनिधि यो उसमा संसदमा ल्याउने तर खडीहरूलाई चाहिँ वास्तै नगर्ने यो परम्परा थियो त्यसैले गर्दाखेरि हुन त <clears throat> यो त्यसलाई कटाइदिउँ हुन त हुन त हुन त हाम्रो खड्गी सेवा समितिको स्थापना दुई हजार तिस सालदेखि भएको र लगभग अहिले च चौवालिस सालभरिमा उहाँहरूबाट हामीले केही उपलब्धि पाइनौँ खड्गीहरूको उपलब्धि जुन हुनुपर्ने राज्यसँग हाम्रो जति प्रतिनिधि हुनुपर्ने केही पनि पाइएन दिलीपजी नेपाल खड्की समाज मसिका वेकन बेजिङलाई छिउ पाखे छिन मसिका बेमा चाहिँ समाज थो नेपाल राष्ट्रिय खर्गी समाज छौ कठा धारो खर्गी समुदाय दुनि नेपाल खड्गी सेवा समिति विभिन्न विभिन्न फुचा फुचा मनाउँछौँ स्थिति ख ऊ फुचा फुचा मनाउँछौँ स्थिति थो चाहिँ मखो आथो पोलिटिकली नाच्दैन पोलिटिकली राजनीतिक रूपमा छि गणन मठ्यौँ स्थिति दुई हजार थो दुई हजार चौसठी साले संविधान सभा चुनाव नि चाहिँ थु गणन चाहिँ थियो खरि तै प्रतिनिधि मजुरी गएको चाहिँ यथु प्रतिनिधि यागमा अर्को टाइममा छौ नयाँ फरम छौ संस्था थो हो संस्था चाहिँ प्रयास छैन यहाँ यहाँ थो निम्पिम्चन हाला जिमको मलाई आज त्यो खरिदै छु बल्ल छौ सङ्गठन मार्का छिसँग अब टाइममा चाहिँ त्यो नेपाल खरिग एकीकरण सङ्गठन समितिहरूका निसोना अहिले छो विभिन्न खरिग त जुनी हो चाहिँ छेउ छथाएमा छेउ एक अर्का छ यानाउँको तर अन्तत थो दुई हजार छेउ बस छेउ पुचा जाने छिउन अब वे त या छु कार्नको त्यहाँ तर खरि नेपाल राष्ट्र खरिग समाज जन्मेजोहरू हो मूलत छु चाहिँ छरै जो जमी खरिग तर जन्मेजोपुरी खट ए ढाइचुङले चाहिँ नेपाल समाज यामा उ ज्याक छु ज्यान जोंगडो खर्किटेको ज्याक हक हिटी ल्यागि छु ज्यान अ नक्सिन्दको बकान दै दिला मखना कि मुलो त छिउ नेवाते गरा आतक न छि राज्य सत्ता पिन लान्छ बि राज्य सत्ता छि डाउन मार गाय खर्किते छौ जुन छि सब प्रयास न ओके जन्म जो छ नेपाल राष्ट्रिय खर्किक समाज र नेपाल राष्ट्रिय खर्किक समाज जन्म जेंका कम से कम छिउ प्रेसर आएन सायद जेबी टुरिसम जुत बाटो खर्की भएको होइन जेबी टुरेर गराइ भएको वेगर छि सभा फोटो अझ धावको छ छिस पुत यानु ख थुसी मतलब म स्थानीय चुनावेन मतलब छिस यसले न छम खर्की मेज तता छि नेपाल खरि दाँबरी ख भएको गएर उपमेर हाय मार्का छिस पुत यानु ख अठ्यान्दो मतलब छि थना ये सोल्ला छन उपमेरे हरिप्रभा खर्कीजी गएको त अछि यहाँ लागेन छिस मलाई त्यहाँ लागेन छिस यो कोही पुत यान मलाई यो मेनार जानु एज छ खर्गी त्यही आयो चाहिँ जुन स्थिति ख जुन राजनीतिक रूपमा छिस छुसो लाभ छिस कहिले छिस थु नेपाल चाहिँ खरि समाज गर्छन् खड्की त समाजले चाहिँ नापा चाहिँ भेटिन्छ कोयङ्का सुएको कोही सुएको अवस्था ठाउँ पनि के छ म वो नापा नापा चाहिँ कोइङ्का सुयो रिउ लाग्यो छौ चाहिँ नि वो बरु खे राज्य सताएँ मलाई डिभाइड एन्ड रुल दौरी ख चित मलाई अहिले आज नै यो स्थिति मैले हाम्रो लगो लग नख छि सस्तो लाग्छ मलाई खरिद नाप सम्म मेबी छि अपोको ब्यासले जो नछि खान्छ अवश्य पनि जुन टुनुवाले पनि भन्नुभयो खड्कीलाई चाहिँ सामाजिक रूपमा बहिष्कृत गर्ने होइन प्रचलन पहिला थियो अहिले चाहिँ अवस्था कस्तो छ भन्दाखेरि उहाँले अहिले त्यति अवस्था छैन भन्नुभएको छ के छ कस्तो छ अहिलेको अवस्था होइन यस्तो इतिहास हेर्ने हो भने हामी शासक वर्ग हौँ खडियोहरू भनेको शासक वर्ग हौँ र तपाईँहरूलाई नै याद होला राजदरबारमा हाम्रो खडियोहरूको पल्ट नै थियो म अहिले जुन म अहिले यहाँ बोल्दैछु म प्रमाण प्रमाणसाथ भन्छु किनभने हाम्रो पृथ्वीनारायण शाहसँग शाहको सिपाही भएर मेरो जिजु चाहिँ इलाम पुग्नु भएको र इलाम पुग्दाखेरि उहाँले टिस्टासम्म लडाइँ गर्दै गएको हुन त त्यहाँ इलाममा त लडाइँ भएन किनभने त्यहाँ लिम्बूहरूले सरेन्डर गरे पृथ्वीनारायण शाहले पनि उनीहरूसँग उनीहरूलाई किपट दिएर चाहिँ मिलायो उनीहरू के अरे लिम्बूले चाहिँ उहाँ लडाइँ गर्नु परेन पृथ्वीनारायण शाहको सिपाहीसँग हाम्रो जिजी चाहिँ उस टिस्टासम्म गएर पखालेको खुँडा जुन छ तरवार भनौँ त्यो अहिले पनि हामीसँग छ र यसले के जनाउँछ भने हाम्रो राज्य नेपाल एकीकरणमा खडीहरूको पनि भूमिका रहेछ भन्ने जनाउँछ तपाईँको वासस्थान चाहिँ कहाँ भयो इलाममा मेरो इलाममा भयो पुर्खादेखि नै इलाम पुर्खादेखि नै इलाम खड्की भन्नुभएको छ खड्की भनेपछि यो नेवार समुदायमा पर्ने जात भयो अनि हामी नेवार समुदाय पर्छौँ अनि तपाईँको भाषा हेर्दाखेरि नेवारी आउँदैन नेवारी भाषा बोल्नु भएको छ यसमा कुन भाषा के हो भने नि इलामको नेवारहरू तपाईँहरूले गएर चेक गर्नुभयो भने कुनैले पनि नेवारी जान्दैन मेरो श्रीमती रन्दास प्रकाशको छोरी मैले काठमाडौँबाट बिहा गरेको छु ऊ नेपाली बोल्छ त्यस्तै गरेर काठमाडौँबाट बिहा गरेर लैजाने बुहारीहरू जति छन् इलाममा तिनीहरू नेवारी बोल्छन् र सीमित मात्रामा पाँच सातजना होलान् नेवार नेवारी बोल्ने र यो भाषा भाषाको बारेमा तपाईँलाई भनौँ भाषा भन्ने कुरो आमा बाउ जब भाषा बोल्छ कुनै भाषा बोल्छ नेवारी होस् के अरे लिम्बू भाषा होस् या त्यो बच्चाले सजिलै टिप्छ बच्चा अवस्थामा त्यसरी टिप्छ तर हाम्रो चाहिँ के भयो भने ठुलो भयो हामीहरू के भने घरमा परिवेश भएन आमा बाउले नै नेपाली बोलिसकेपछि त्यही भाषा हामीले सिक्यौँ त्यस कारण त्यो भाषा भाषा कि त्यही त्यही हुन्छ यो यो एक हिसाबमा चाहिँ भाषा चाहिँ अलिक क्षीण भएको अवस्था अथवा भाषा चाहिँ लोपै भएको अवस्था हाम्रो हाम्रो अर्को पनि हामीलाई दुःख लाग्छ के भने हामीसँग भाषा पनि छैन हामीसँग भेष पनि छैन नेवारी भेष पूर्वतिर अहिले हामीले भर्खर नेवार दपोकोमा हामी सङ्गठित भइसकेपछि त्यहाँ नेवारी ड्रेसहरू लगाउने चलन इलाममा पनि सङ्गठित हुँदैछौँ हामी दपोले चाहिँ कुनै कार्य कुनै किसिमको कार्य हामी त्यहाँ हामीलाई बोलाउँछन् हामी सबै जान्छौँ हामी के भने जम्मा हाम्रो उनासीवटा छ नेवारहरूमा थरहरू भएको तपाईँहरूलाई थाहा होला उनासीमा खड्गी पनि अब पन्ध्र सोह्र नम्बरमा पर्छ र हाम्रो हामीलाई दुःख लाग्ने के भने हामी भाषा बोल्दा पनि यहाँ अहिले तपाईँहरूले के कुरा गर्नु म बुझ्दिनँ यो एउटा दुःख लाग्दो कुरो हो र यो के भने हामी अब अहिलेको उमेरमा म सत्तरी वर्षको मान्छेले सिक्न पनि अलिक गाह्रो हुँदो रहेछ किनभने उमेर ढल्किन्छ हाम्रो जुन चाहिँ शब्द क्याप क्याप क्याप्चर गर्ने हाम्रो क्षमता छैन त्यस कारण अब सिक्नुपर्ने भन्दाखेरि अलिअलि कता कता बुझेको जस्तो लाग्छ किनभने धेरै सङ्गत भयो नेवारी बोल्ने साथीहरूसँग अलिअलि बुझेको जस्तो लाग्छ तर कठिन छ अहिले अब भाषाको बारेमा के भयो भाषाको बारेमा के भयो अब नेपालमा खड्की समाजको बारेमा हामी परि परिवेश गरौँ प्रवेश गरौँ तपाईँले जुन अहिले परिचय दिनुभयो सँगसँगै एउटा विषय विषयवस्तु पनि मैले पनि उठान गर्ने कार्यक्रम सञ्चालन गर्ने दौरानमा नेपाल खड्की सेवा समिति भनेर पनि उत्थान गरेँ यो अब काठमाडौँमा नेपाल खड्की सेवा समिति भन्ने छ उहाँहरूको नि विभिन्न देश व्यापीव्यापी म हामी फेसबुक सञ्जालबाट देखाउँछौँ मनोज खड्कीजी विभिन्न देश देश ठाउँ ठाउँमा गएर चाहिँ सञ्जालहरू बनाइरहेको हामी देख्छौँ तपाईँहरू पनि फेरि देशका विभिन्न ठाउँमा सञ्जाल छन् यो यत्रो तपाईँले अघि पनि भयो कि चार पाँच लाख जनसङ्ख्या भएकोमा भने यसरी दुई धारबाट समिति समाज जाँदाखेरि चाहिँ कस्तो सन्देश चाहिँ हाम्रो यही छ हामीलाई दुःखको कुरो हामी उहाँहरूलाई अहिले पनि हाम्रो के अरे त्यहाँ केही पहिलाका संस्थापकहरू जो चाहिँ खड्गी सेवा समितिमा भएकाहरूले हामी प्रयास गर्दैछौँ हामी एक एकताको लागि तपाईँहरू हाम्रो के भने विधान खुल्ला छ हेर्नुहोस् खड्गी सेवा समितिको विधान र नेपाल राष्ट्रिय खडी समाजको विधान हेर्नुभयो भने तपाईँहरूले स्पष्ट हुन्छ हाम्रो हामीमा जन्मिन साथ त्यो ख नेपाल राष्ट्रिय खडी समाजको त्यो हाम्रो सदस्य बन्छ जन्मिनासाथ हाम्रो खड्गी जन्मियो भने त्यो सदस्य स्वतः हुन्छ तर खड्गी सेवा समितिमा त्यहाँ त्यहाँको मुख्य मान्छे त्यहाँका उहरूले कसलाई खड्गी बनाऊ भनेर उनीहरूले चाह्यो भने बनाउन सक्छन् अनि चाहेनन् भने बनाउन सक्दैन अब त्यस्तो विधानले चाहिँ कसरी त्यहाँ उनीहरूको सङ्ख्या हुन्छ र अहिले तपाईँलाई एउटा उदाहरण म दिन्छु अघि त्यहाँ हरिप्रभा खड्गीको कुरो आयो हरिप्रभा खड्गी कङ्ग्रेसको मान्छे र पनि हामीले के गर्यौँ भने म एमालेको तर हामी खड्गी भनेपछि एक हुनुपर्छ खड्गीलाई चाहिँ कङ्ग्रेसले टिकट दियो त्यस कारणले हामी एक हुनुपर्छ भनेर हामी सबै एमालेका खड्गीहरू लागेर चाहिँ हरिबाबाको चौबिस हजार कति भोटले चाहिँ ऊ माथि गयो जब चाहिँ उसको प्रतिद्वन्दीले चौबिस हजार कम ल्यायो यो भोट सबै खड्गीहरूको यो कुरो हरिबाबा खड्गीलाई पनि थाहा छ र यसो हाम्रो कुरो के भने जुन खडीहरूलाई चाहिँ राजनीतिक क्षेत्रमा माथि लैजाने चाहे जुनसुकै पार्टीको किन नहोस् किनभने हामी तल निचेको के अरे एकदमै उत्पीडित वर्गमा परेका छौँ हामी शासक थियौँ कुनै बेलामा शासक किन थियौँ हाम्रो यो जुन न्याय भन्ने जुन शब्द छ नि नायर हो यो वास्तवमा नायर भनेको नाइके हामी नाइके थियौँ पहिला दरबारको नाइके थियौँ सबै कुरो ह्यान्डल हाम्रो हामी शासक वर्ग भनेपछि अब यसमा कुकुरै सकियो अनि अहिले चाहिँ तिनीहरूले गर्दै गर्दा दुई सयजना जति खडीहरूलाई त यहाँबाट त्यो शासनमा ऊ भएपछि त्यो त्यो बेलाको सरकारले चाहिँ भ्याली आउट गरेको हामीलाई किम्बदन्ती हेर्नुहोस् हामीसँग प्रमाण छैन तैपनि अब दुई सय खड्गीहरूलाई बाहिर निकालेको भन्ने छ उठे ठाउँजिस नेपाल राष्ट्रिय खड्की समाज जानकारी ऊ मसिका बेच्नु जति बच्चाको ढिपा पाख्यो भने ढिपा ढुङ्गा नजिक डाउँको चाहिँ ज्याजो लकट लकसँग रेतिया ऊपर पे का बचाको डिपाटो गाहना जगजिक मन लस्कु जुल ज्याजो लखट छ जे सिक मिजा यहाँ कामी बिगेन टु लादर अल ठोक लखट ज्याजो टौले थौ ज्याजो लखट लक दिस नेपाल राष्ट्रिय खड्की समाज मसिका नापा वेकअप छ मंगुस शनिबार निकगु साधारण सभा अधिवेशन को जुल ओ अधिवेशन व साधारण सभा जानकारी लिसे खड्की समाज या जुम्पटी मसिका बेच्नु जुल सानो व्यापारिक विश्रामपछि तपाईँलाई स्वागत गरे धन्यवाद बच्चाको डिपार्टमेन्ट गाजो लस्कु सुभाइ आफ्नो छ पाजो बिगेन टु मुभमेन्ट र गेना मुभमेन्टहरू गेन नि चाहिँ नेपाल जस्तै खोजेको पाँच छ सल सरले बस है त्यहाँसम्म चिसन थाप्न नेवा मुभमेन्ट यो गुन्न ख गेना चिस पछि त्यहाँ छैन उके जुज गुन्न गरिबी चिसो ठो गरिबी सही अङ्क गर्नु सही थाहा छ ಅಚೀನಾಯನ मलाई ಗಲತಾಚ ಮಹಲ ತುಬಿ ಗಲತಗ ಜಿಬಿ ಒನ್ अनि ನಂದು निसे अलि आएको ಆ त्यही जुन सम आन तुनि खरि जाने छौ पढे धान सम खरि समुदाय त्यही छिसँग परिवर्तन यामा त्यो स्थिति ख एज समुदाय त गेना ओथानियाहरू यही छु आयो म आछु चाहिँ यही प्रश्न मैले तपाईँलाई पनि गरेँ अब खड्की समाज होइन भावी जीवनमा कसरी अगाडि बढ्छ के के काम गर्छ खड्कीहरूको हक हितको लागि हुनसक्छ मैले जुन राजनीतिक परिवेशको कुरा पनि आउँछ होइन के गर्नुहुन्छ अब भावी दिनमा नेपाल राष्ट्र खड्की समाज चाहिँ कसरी अघि बढ्छ नयाँ कार्य समिति चुनेको छ के छ हाम्रो अब हेर्नुहोस् यो खड्की समाजलाई को उत्थान गर्नको लागि सामाजिक उत्थान राजनीतिक उत्थान आर्थिक उत्थान यस्तो खालको कामहरू हामीले गर्नुपर्छ अब सामाजिक उत्थानमा चाहिँ अब हाम्रो समाजको जुन चाहिँ बुझ्न सक्ने क्षमता कम छ उनीहरूलाई बुझाउनु पर्यो उनीहरूलाई तालिम दिनु पऱ्यो लिडरसिप हामीले इकाइ गठन गरेका छौँ तर इकाइलाई सञ्चालन गर्नलाई त्यति उनीहरूसँग त्यो क्षमता छैन त्यो क्षमता बढाउनको लागि हामी लिडरसिप ट्रेनिङ दिन्छौँ तिनीहरूलाई लिडरसिप ट्रेनिङ दिन्छौँ माइनट कसरी लेख्ने त्यो सिकाउँछौँ यस्तो खालको काम चाहिँ हामी गर्छौँ पहिला अनि त्यसपछि अब आर्थिक उत्थानको लागि पनि अब हामीले त्यो सोच राखेका छौँ केही गर्नुपर्छ आर्थिक उत्थान कसरी गर्ने भन्ने कुरा पनि हामी त्यसमा सोच राख्छौँ अब राजनीतिक उत्थानको लागि त हामी अब यिनीहरूलाई जो जुन जुन पार्टीहरूमा चाहिँ संलग्न छन् त्यो पार्टीहरूले पनि हाम्रो खड्गिएर चाहिँ हेर्नुपर्छ भनेर चाहिँ हामीले समय समयमा चाहिँ यो नेताहरूलाई चाहिँ हामीले ज्ञापन पत्र दिएको तपाईँ त अब नेपाल राष्ट्रिय खड्की समाजको चाहिँ अध्यक्ष पनि हुनुभयो हुन तपाईँले सबै ठाउँमा समन्वय गर्नुपर्ने हुन्छ काठमाडौँमा बस्ने खड्गीहरूको कुरा गर्दाखेरि उहाँको उहाँहरूको पुरै नेवारीपन छ नेपाली नेवारी भाषा छ उनीहरूको नेवारी वेशभूषा छन् र बाहिर उदाहरणको लागि त इलामकै कुरा गरौँ त्यस्तै छ पहिला समन्वय गरेर सँगै लानलाई चाहिँ कतिको गाह्रो कतिको छ गाह्रो एकदमै गाह्रो छ किनभने भाषा मलाई नै अहिले अप्ठ्यारो भइरहेछ मिटिङमा सबै साथीहरू नेवारी बोल्छन् म वल्ल परेर हेर्नुपर्छ मलाई दुःख लाग्छ किनभने भाषा नबुझेर अनि मेरो विरुद्धमा कुरा गरिरहेको छ म बुझ्दिनँ म त एकदम उनी हुन्छु हेर्नुहोस् त्यसले गर्दाखेरि अब यो लैजानको लागि हामी अब सबै मिल्छौँ एक भएर पहिला त एक ढिकाइ हुनुपर्छ हामी के अरे यसमा दुमत छँदै छैन एक ढिका भइसकेपछि हामीले कसरी चाहिँ यिनीहरूलाई चाहिँ अगाडि बढाउने अब यसो यो एक ढिका हुने कुरामा चाहिँ खड्की सेवा समितिसँग चाहिँ तपाईँको एकीकृत एकीकृत र एक ढिका कहिले हुन्छ यो यो कुरो चाहिँ अब मिडिएटरहरू लागिरहेका छन् पहिलाका खरि सेवा समितिका साथीहरू नै लागिरहेछन् यसो भन्नु यस्तो भनिरहनुखेरि यसो यो तपाईँले यो यति बोलिरहन यो बोलिरहँदाखेरि चाहिँ कस्तो देखिरहेको छ भने खड्की सेवा समिति पनि विभिन्न ठाउँ ठाउँमा गएर समितिहरू बनाउने उनीहरूले पनि आफ्नो सञ्जाल फैलाउने काम गर्छ यस्तो भयो नि उनीहरूले चाहिँ पहिला त्यो बेला पहिला सुरुमा दुई हजार तिस सालमा मैले अघि भने नि त्यो बेलामा त काठमाडौँ भ्यालीमा मात्रै खड्कीहरू थियो सीमित थियो अनि भ्यालीबाट हुन पनि त्यो जातीय सङ्गठन हेर्नुहोस् त्यहाँ खोल्न पाइँदैन थियो त्यस कारण दर्ता छैन तिस सालमा खोल्न त तिस सालमा खोलिएको पचपन्न सालमा आएर दर्ता भएको खड्की सेवा समिति अनि जाति उसमा त त्यो ब्यान्ड थियो नि त पञ्चायतकालमा त ब्यान्ड थियो पहिला यो के अरे उसले एकजना यो राप्रपाको नेता नाम बिर्से मैले उसले मौराली खोलेको थियो त्यसमा उसलाई झन्डै कारवाही भएको थियो तपाईँहरूलाई थाहा छ कि छैन मौरालीमा मगर गुरुङ राई लिम्बू को एउटा समाज खोलेको थियो उसले त्यो गर्दाखेरि मौराली मात्रै तिमीहरू हो भनेर चाहिँ अरूले नेवारहरूले आवाज उठाए उसले अनि त्यसपछि सेताने मौराली भनेर उसले के अरे फेरि समाज खोल्यो शेर्पा तामाङ नेवार मगर गुरुङ राई लिम्बू ए यसको एउटा जनजातिको एउटा समाज खोलेको छ त्यसमा धेरै ऊ क्रिटिसाइजमा पऱ्यो उसलाई त्यो दर्ताको हुन दिएन किनभने पञ्चायतकालमा जाति दर्ता हुन पाउँदैन तर हाम्रो त पञ्चायतकाल भए तापनि ऊ तिस सालदेखि नै खोलेको तिस सालमा हामीलाई कुनै पनि सहिलो थियो त्यतिखेर तिस सालमा खोलो हामीलाई बाहिरबाट डोनेसन आएको छ यो खरिक सेवा समितिले अब त्यो के भयो भन्ने कुरो त्यतातिर नजाउँ र यो संस्था त्यति पुरानो पुरानो भइकन पनि यसले गरेको कुरोहरू चाहिँ उपलब्धिमूलक केही पनि हामीले देखेनौँ न आर्थिक सुधार गरौँ न राजनीतिक सुधार गरौँ न सामाजिक सुधार गरौँ उसले सेवा समितिले अनि त्यो नभएपछि हामीले यो भयो अब तपाईँहरूको एकता हुन्छ कि हुने त्यो मात्रै भन्नु एकता चाहिँ हुन्छ हामी खुल्ला छौँ खुल्ला छौँ उहाँहरूले चाहिँ यो नेपाल राष्ट्रिय खडी खडी समाजको नामाकरण यो व्यक्तिले राखेको होइन नेपालभरिका खडीहरूलाई हामीले के नाम राख्दाखेरि ठिक हुन्छ भनेर सोधेर उनीहरूकोबाट चाहिँ भोटिङ गरेर विभिन्न नामहरू आए त्यसमा भोटिङ गर्दाखेरि नेपाल राष्ट्रिय खड्गी समाज राख्दाखेरि चाहिँ उपयुक्त हुन्छ भनेर त्यो राखेका हौँ त्यस कारणले यसलाई हामी चेन्ज गर्नु पनि सक्दैनौँ नेपाल राष्ट्रिय खड्गी समाजको झन्डामुनि जसले स्वीकार गरेर आउनुहुन्छ उहाँलाई वेलकम गर्छौँ हामी र आउनुहुन्न भने हामीलाई दुःख पनि छैन दिलीपजी ठुलै छु एकतै प्रयास अझ नजारिदो मलाई निक्तजीमा <clears throat> 잘서 뉴 소외 자티 뉴 성분들 아버시나 초종 모노 자이나블 출라 저거 니그럼 빠스나 가 지금 좀 빠스나 가고 니 다스 지금 다이들 다스가 빠져 तर नजर सँगसँगै रूपमा न्युज हिँड्का पछि पछि छौँ छिउ अचिन्त छ छैन तर कुत दिने न्यु छौए जाति न्यु सङ्गठन दिएपछि रिउ छिउ कुत हो वो एक कुत आशा या मलाई चिसो याक्नु छ याक्नु मतलब एक दाजु लाग्छ छौ ठिकै देखेकै छौ बालाङ मेसेज <laughs> पनि अहिले त्यो खै त्यही मतलब हित हित या उठान ओठान मलाई न अपिर्यो जीव विश्वास खड्किएर फुक्सा हेपेट नायो नायरका हेपेट सामाजिक रूपमा चाहिँ बहिष्कृत घटाइछौँ यसले चाहिँ छिक्पी ठठल लान चोनीकोले झन् उयो खैर टिवा मुभीलाई हो निश्चित रूपमा छिदाउले ठठल ब्याबले पिने लाबे यो रेपो एजिया छु थो एकता जिम्मारी रे छिउ असिख गन्तक आथो हेपाइन छन् यो खास थो छ जुन डिस्क्रिमिनेसन खनु मलाई व चाहिँ छौ राज्य शासन लाडे अपरि जुल मलाई वो खरि त म मतलब मेरो जस्तै चीज जे जापु थियो सुना नेमज्यू सुना थियो सुना जु मलाई छौ राज्य उपरि त मनै खर थौ मलाई एज्या ठुच्चन छिस म मका तर त्यो राज्य चाहिँ छिस म भनौँ भनौँ चिरा हुने नेवा त सायद थोङ्रे सचेत जिङ ल मतलब आठ नेवा दिए हुन नेवा डेटबो लगायत घोषणा जिंकल कि नेवा दिने जातीय विभेद मोर मलाई घोषणा याङ्गो स्त्री खट हो एजिया चाहिँ वो अलग पछि ल जुन चाहिँ छि मूल नेछ तैदिन मलाई कि एकता गब्ले जी छि प्रयास कुत जारी दु छिसँग एकता या मार्यो आन अछिन्दु तर बोल्ला छ जिपी न तयार हुन्छ झ्याप्लिन एकतै लागि छिउ लुखा जिपी खुला दु पासबिन्दु आना इनाब्दु मखना छि छोय जे आवन नासा अझ नजानि थो संस्था थो समाज त छि स याकन जानि प्रगति भइ यंग फै कुचा कुचा जुदा लास अझ नपछ टाइम काफो गन्ठेक मा उ गए पछ लिबे तर समाज आर्थिक रूपमा गुल्टेको बल्ला समाज आर्थिक रूपमा लापस्याना बाया लगाटा दामा त थौ स्त्री मखना तर अठिकसन आर्थिक रूपमा सक्षम जयन्त जनि बो सक्षम लगा धायो स्त्री मरो सारा जब तक चाहिँ नीति निर्माण या थाहा चाहिँ चिसा प्रतिनिधि आफैमा हुने भला अब्ले यताको चाहिँ छिज सम्मान सम्पूर्ण जो लगा म फुच्म हो नीति निर्माण या छ यताको छि थ्याङ्क फट थाहा छ वो सफल ग छौ डुकट खन्न छन त नेपाल आस्ति खड्के नाय मानबाटु खड्के चाहिँ नेपाल भाषा खला मस मलाई इलामे जो बिजु मेमे पि पिने पि जो भाषा चाहिँ न्या भए मस मलाई भ्यासिनीको जिटी ठिक बिठ्या पेठन डुपि यहाँ डुने डुपिन्छ चाहिँ आफूको चाहिँ भ्यासिनीको हुनु पुस्ता पिँड्ने चाहिँ नेपाल भाषा सिनेको खै चाहिँ म खजा खला नेपाल भाषा सक्नु समस्या गन्ताको दुराहरू यो न थो समस्या यही यसले सोनी सोनीको समस्या थियो कि सोनीको दुने भए मलायाङको हो मलाई नेपाल भाषा मलायाङको हो अझ न मेरो सब समस्या छ छिटो कर्म कान्न या लागि नि तकना थङ्गुले झन् नेवा कथा या समस्या नि यदि आज नेपाल राष्ट्रिय छुकुदा छुकुता जुन रहेछ कमसे कम न कर्म या छु नेवा नेवा तहाँ याद या माऱ्यो जस्तै छि इलामी मानमा यो खलान दिइरहेछ वे कवि अनु बर्मुदय पाखे संस्कार या मार्छौँ वो प्रविधि आदि ये न वैठाउनु सास खर्की समुदाय जुन चाहिँ प्रविधि टपिक हो वेक छ या मफ स्थिति ब्याङ्क ल एज चाहिँ आठो छु दन्य खर्की समुदाय दुने पाँच मिनट त्यो डिसिटी आयो ज्याजो ख सोमपेम पाँच मिनट अब मृत्यु संस्कार यान्तहरू तर न ऊ पुङको मजुनी एजा छिसो आठो मृत्यु संस्कार मलाई या छिसो वैवाहिक बिजुले छु छि भिङ्गु जाइबले याइपटी संस्कार ऊ यो संस्कार त अक्षिजुको छ छिसँग ट्रेनिङ बिमारका छौ छिसँग सांस्कृतिक यान्तहरू अब त्यसै पनि मैले उहाँलाई के सोधेको थिएँ भने नेपालमा काठमाडौँमा बसेका खड्की समाजहरू खड्कीका जुन तपाईँको समितिको सदस्यहरू जुन नेवारहरू छन् उहाँहरूले चाहिँ तपाईँहरूले जुन इलाममा काठमाडौँ बाहिर बसेका इलाम अरू कुनै ठाउँमा बसेका खड्कीहरूलाई चाहिँ आफ्नो भाषा कला संस्कृति जस्तै उहाँ एउटा बस विषयवस्तु उठाउनु भयो कर्मकाण्ड गर्ने मानिसको जीवनको अन्तिम क्षणमा गरिने कर्मकाण्ड पनि एकरूपता नेपाल नेवारीहरूले कसरी गर्छ त्यसरी गर्ने भन्ने कुरा यहाँहरूको चाहिँ अर्कै तरिकाले गर्नु गर्दै आउनुभएको छ कर्मकाण्ड कस्तो अपेक्षा राख्नु भएको छ काठमाडौँ काठमाडौँको साथीहरूले इलाममा बस्ने साथीहरूलाई कस्तो प्रकारको किसिमको चाहिँ सहयोग र सद्भाव चाहिँ चाहिएको छ ताकि भाषा र कर्म सबै काम चाहिँ एकरूपता होस् यो यसको लागि चाहिँ अहिले गुबाजु भन्छ नि गुबाजु ट्रेनिङहरू पहिला पनि साथीहरूले यहाँ दिएको रहेछ आठजना चाहिँ कर्मकाण्ड गर्ने मान्छेहरू प्रोडक्सन गरेका छन् यो सबै जिल्लामा सबै जिल्लामा यो जुन गुबाजुहरूले गर्ने त्यो चाहिँ ट्रेनिङ हुन जरुरी छ र तिनीहरूबाट चाहिँ अब बाहुनहरूलाई छोडिदिएर गुबाजुबाट हामीले गर्नुपर्छ भनेर चाहिँ इलामका नेवारहरूले चाहिँ दुईजना गुबाजु चाहिँ फिकल भन्ने ठाउँतिर त्यहाँ लगाएको रहेछन् र ऊ चाहिँ फिकलमै बस्छ यतातिर इलाममा पऱ्यो भने अपरजर पर्छ मान्छे मरेको बेलामा कता फिकलतिर गएर ल्याउनुको सट्टामा अप्ठ्यारो हुन्छ त्यतिखेर बाहुनलाई लगाउनु पर्ने बाध्यता छ यदि इलाममै प्रोपरमै इलाममै हुनु भने त्यहाँ धेरै नेवारहरू छन् सबैको लागि त गुबाजुले चाहिँ काम गर्न सक्ने थियो र हामीले चाहिँ बाध्यता हो हाम्रो मान्छे नभएपछि अब अब काठमाडौँको साथीहरूसँग तपाईँको अपेक्षा चाहिँ के रह्यो अपेक्षा के रह्यो अब कसरी काठमाडौँको तपाईँको सदस्यहरूसँग जस्तै नेवार खड्गे सेवाका सदस्यहरू जुन के काठमाडौँ बाहुले जस्तै भयो अब दिलीपजी हुनुभयो होइन अनि यहाँ उनीहरूले यहाँको रहन सहन सबै सिकेको छन् उहाँहरूबाट चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो बाहिर बस्नेको खड्गीहरूलाई चाहिँ कस्तो खालको चाहिँ समस्या सहयोग होस् भनेर तपाईँ हामी त्यही हो सबै साथीहरूले चाहिँ अब हामीलाई कोअपरेसन गर्नु पऱ्यो र कोअपरेसन गरेर चाहिँ के गर्ने कसरी त्यो जहाँ चाहिँ भाषा बोलिन्थ्यो यहाँ इलाममा मात्रै होइन पश्चिमतिर पनि त्यस्तो त्यस्तै समस्या समस्या छ पश्चिमतिर चाहिँ त्यहाँ के अरे मैथिलीहरू बोल्छन् अब खड्गी अब यी समस्या मैले अहिले पनि उठान गरेका विषयहरू यी समस्याको न्यूनीकरण गर्नको लागि चाहिँ नेपाल खड्की समाजको चाहिँ दायित्व हो कि हाम्रो दायित्व हो यो हामीले गर्नुपर्छ हाम्रो हाम्रो जुन चाहिँ कल्चर छ त्यो कल्चरलाई चाहिँ बिर्सिएको कल्चरलाई फेरि सम्झाएर ल्याउनुपर्छ अब तपाईँलाई उता यहीँ काठमाडौँबाट नजिकैको मार्मिङ गाउँतिर त्यहाँ तामाङहरू बस्ती छन् त्यहाँ तलतिर पशुपति समस्याको एरियामा त्यहाँ नेवारहरूले घेवा गर्छ हेर्नुहोस् त्यहाँ नेवारहरूले घेवा कहीँ नेवारहरूले घेवा गर्छ त्यो त के अरे तामाङहरूले गर्ने हो नि त तर त्यहाँ नेवार मेरै आँखाले त्यहाँ घेवा गरेको देखेको छु नेवारहरूले घेवा नेवारहरूले घेवा गर्छ हेर्नुहोस् घेवा भन्ने कुरो तामाङहरूले तामाङहरूले गर्ने हो हामीले जसरी आफ्नो संस्कृति नभएर अर्काको संस्कृतिलाई चाहिँ अँगालेको अवस्था त्यो अँगाल्नु पर्ने बाध्यता हो अवस्था अथवा बाध्यता बाध्यता हो त्यो अब जस्तै हामी बिहा गर्नु पर्यो छोरीलाई बिहा गर्नु पऱ्यो भने बाहुनले चाहिँ ऊ जगे राख्छ नेवारले जगे राख्दैन हामी जगे राखेर गर्नुपर्ने बाध्यता हो हामी हामीलाई थाहा छ जोगे राख्नु हुँदैन भन्ने मान्छे मरिसकेपछि तेह्र दिनसम्म जुन बाहुन पर्छ नि त्यो सबै क्षेत्री बाहुनले जसरी गरेको छ त्यसरी नै हामी गर्नुपर्छ बाध्यता हो त छैन मान्छे अब बोलाउनु पऱ्यो बाहुन नै बोलाउनु पऱ्यो अब उसले उसले जानेको त्यही छ त्यही जानेको कुरो गर्छ अब यो चाहिँ बाध्यता हो सबै कुरो अब यी सबै बाध्यता र यी सबै रहन सहन यी सबै कुरालाई मिलाउनुलाई चाहिँ एकदमै गाह्रो पनि देख्छु म होइन नेपाल खड्की समाज कसरी अगाडि यसलाई यसलाई त्यही त भन्नु अघि मैले भने तपाईँलाई यो हामीले चाहिँ ट्रेनिङ दिनै पर्छ ट्रेनिङ नदिकन हुँदैन हामीलाई गुबाजु चाहिएको छ त्यो कर्मकाण्ड गर्नको लागि गुबाजुको अभाव छ हाम्रो गुबाजुहरू प्रडक्सन गर्नुपऱ्यो त्यो नेवारी उताबाट जान्दैनन् समस्या त्यही छ नेवारी भाषामा यहाँ पढ्नु पऱ्यो हाम्रो मान्छे पूर्वतिरको कोही नेवारी जान्दैन अनि एउटा नेपाली भाषा जान्ने मान्छेलाई कतिको सम्भव छ यी सबै कुरा मैले गरिराखेर गरिराख्दाखेरि यी सबै कुरो हुनको लागि चाहिँ कतिको सम्भावना छ सम्भावना यो अहिले एकैचोटि झट्टै हुने कुरो होइन पछि पछि बिस्तार बिस्तार हुनसक्छ अवश्य कार्यक्रमको हामी अन्तिम अन्तिम चरणमा छौँ अन्तिम चरणमा मैले सोध्न चाहेर पनि सोध्न नचाहेका बिर्सेका कुराहरू लौटाउन भन्न मन लागेको कुराहरू केही छन् भन्न मन लागेको सबै यही हो तपाईँले जुन सोध्नुभयो हामी चाहिँ नेपाल राष्ट्रिय खडी समाजलाई चाहिँ माथि पार्नको लागि माथि उभ्याउनको लागि अरू समाजसँग दाँजोमा लैजानको लागि मरिमेटेर लाग्ने भनेर प्रतिबद्ध जाहेर गरेर चाहिँ हामी लागेका छौँ र सबै साथीहरूले चाहिँ मलाई सहयोग गरोस् र यहाँको एफएमलाई पनि धन्यवाद दिन चाहन्छु म जुन संस्कार संस्कृति भाषा उखेको सम्भव असम्भव रिउ हो मलाई छिसँग खनाउन विराटनगरै नेपाल भाषा चिप चराउनु मलाई अन्त नि वेकम छ नेवाबाया सेना नेवा भाषा खनाउँदै मलाई अठेर विभिन्न थाहा छ नेवाबाया सेने कक्षता जुझाउनु सायद त्यो डेडो मार्फत नजुझाउनु तर त्यो डेडो न चित नझाउनु मलाई के सिक्ने बाजा भाषा संस्कृति सेकी भाषा मलाई या बाजा बाजा सेकी भाषा जिम्स धेरै छ जिम्स आठ मा माओ फोचा ग्वालिया मलाई या सम्भव म सम्भव तर गुडी याक्न रहेको छ खो खो गुली नियन्त्रणको रहेको एज ए पिनी पिनी अरू अप्पना समस्याहरू म त भाषा हो मलाई संस्कारको यही नहान ठाउँले बुढो बुढा थो समस्या जोडेको छ एज ए थन चौपिन्द जागरण लिएमाउ अनि नाप्नु भयो पिनीहरू सेन्डमाहरू सुन जुन इन्टरभ्यू इन्टरभ्यूको लागि मलाई बनाइदिएर उकेलाई छि 이유고 아래치 도 रेडियो उपत्यका न्युगुनेश्वर सुभाएपछि धन्यवाद अवश्य न एकको सुभाइ दर्शन जना छिकपि सकेसित नाप खड्की समाज गु याना चंगु ज्याख पुनिमा खड्की सेवा समिति न छप्प जुया याने फेमा रहेको आशा बुलसन कासे ठौइ जाजो लखन लाग सन जीव विज्ञान तुला आजन बायोनिको उजा पुन जन जुल जिरा प्राइभेट कठाङ वाला जम प्राविधिक पासा टिका मगर एटने एकको सुभाइ दर्शन जे विज्ञान तुला आदो ठौइ जाजो सबा सुभा जे माभा